समय आयो मनको कुरा पोख्ने आत्मा पुकारलाई कहिलेसम्म रोक्ने जाने बेला भो गाडी सुसेल्ने भोलि आउँदैन आज नभने तप तप चुहिरा आँसुका थो पाले पक्कै मनमा केही फुटेको छ पन्छ दर्द दर्किरा छ रिले शिरदेखि पाउसम्म पश्चाताप बर्साउँछ समर त आयो मनको कुरा भन नत्र याद बढ्ला झन कक्षा हापेर घुमेका काटी दिन मित्रता भित्र पलाएको मुना तप तप छुहिरा आँसुका थो पाले पक्कै मनमा केही लुकेको छ भन्छ मान बोल बोल चारोटै शब्द हो बोल सुत्ने बेला झोझाडी अब त बोल झोझाडी जे हुनु छ हुनेछ सुत्ने बेला झोझाडी अब त बोल झोझाडी जे हुनु छ हुनेछ विश्वास गर उसको आँखा पढ गाडी चल्दैछ जाँदैछ उपर यस्तै एउटा दिन मेरो जीवनको याद बने oh.